तिमी त युवराजभन्दा पनि स्वार्थी रहेछौ हु अरुण तिमी त साह्रै स्वार्थी रहेछौ तर पनि केही छैन अरुण तिमीलाई नवदम्पति जीवनको शुभकामना छ म जति दुःखी भए पनि तिमी खुसी रहनु तिम्रा जिन्दगी हाँसी खुसीको साथ रमाई रमाई बितोस् मेरो तर्फबाट तिमीलाई लाखौँ लाख शुभकामना छ हु दादा यसरी नै युवराज र अरुणले मेरो जिन्दगीलाई मायाको नाटक गरी ठुलो बुमरीमा फसाइदिए के गर्नु सम्झौता गरेर जिउनु पर्दो रहेछ आखिर जिन्दगी सम्झौता नै रहेछ हो आज जति पीडा भए पनि उसकै यादमा उनकै यादमा टर्पेर बसिरहेकी छु र टड्पनु सिवाय अर्को विकल्प पनि छैन मसँग दादा जस्तो पीडा भए पनि जिन्दगी त जिउनु पर्ने रहेछ अरूणको मायाले युवराजलाई बोल्न सकेकी थिएँ तर अरुणले नै झन् ठुलो चोट दियो दादा मैले सोचेकी पनि थिइनँ कि युवराजसँगको बाइस महिनापछि आज आएर यो मोडमा भेट होला भनेर तर म अब उसको कन्ट्याक्टमा बस्न चाहन्न त्यसैले म उसलाई भेट्दिनँ भने दादा यसरी नै मेरो जिन्दगी टुक्रा टुक्रा भएको छ तर पनि बाँचिरहेकी छु दादा म चाहन्छु कि हामी आफूले रोज्ने होइन बरु आमा बाबाले रोजेकोसँग जिन्दगी बिताउन सफल होला जस्तो लाग्न थाल्यो आजभरि त मलाई दादा यो कार्यक्रमको उत्तर उत्तर प्रगति अनि सफलताको कामना गर्दै हजुरलाई धेरै धेरै धन्यवाद दिँदै याद मेटाउन सफल हुनुभएकोमा हजुरप्रति आभारी रहँदै र उनी स्टोरी धोकेबाजहरूको सम्झनामा दिनहरूलाई व्यतीत गर्दै आजको यो पत्रबाट युवराजलाई र अरुणलाई धेरै धेरै सम्झना गर्दै कार्यक्रम फेरि तिम्रो याद आएको यो श्रृङ्खलाबाट स्मारिका छेत्रीको पनि अलविदा अलविदा अलविदा अलविदा आज मैले पत्र उठान गरेँ पत्र पठाउनु भएको थियो स्मारिका छेत्रीले रेसुङ्गा नगरपालिका चौधबाट जे एउटा चरीको जिन्दगीमा जस्तै दुईवटा चराहरू आए तपाईँको जिन्दगीमा प्रवेश गरे धुजा धुजा पारिदिए तपाईँको जीवनलाई के गर्ने तपाईँले भने जस्तै जिन्दगी सम्झौता नै रहेछ आखिर जिन्दगीसँग लड्नु पर्दो रहेछ आखिर हो साँच्चैकै के सोच्नु भएको थियो के भयो आज चरीको जीवनमा त अरूले घात गरेर चरी एक्लै भएकी थिए तर तपाईँको जीवनमा त जाने जाने घात गरेर तपाईँ एक्लो हुनुभयो एक्लो महसुस नगर्नुहोस् है जिन्दगीसँग सम्झौता गरेर जिउनुहोस् अतीतलाई सम्झेर होइन वर्तमान र भविष्यलाई सम्झेर बस्नुहोस् जिन्दगीमा सोच्दैन सोचेका खुसीहरू पनि फेरि फर्कन सक्छन् सोच्दै नसोचेका खुसीहरू पनि आउन सक्छन् सोच्दै नसोचेका खुसीहरू पनि फुल्न सक्छन् फक्रन सक्छन् त्यसैले भविष्यमा आउने खुसीहरू साँच्नको लागि भए पनि आँसु बचाइराख्नुहोस् यति दुःखी नहुनुहोस् उनीहरूले आफ्नो जीवनमा आफ्नो बाटो गरे त तपाईँले पनि अब नयाँ जिन्दगी सुरुवात गर्नुहोस् एउटा कुनै काम गर्नुहोस् जसबाट उनीहरूलाई डाहा होस् तपाईँले एउटा प्रगति गरेर देखाउनुहोस् जसबाट उनीहरूलाई लज्जा होस् फो म त यही भन्छु तपाईँलाई बिचरी तपाईँ दुई दुईवटा पुरुषले गर्दा तपाईँको जीवनमा वज्रपात भएको छ तपाईँ दुखी कति पनि नहुनुहोस् है स्मारिकाजे यो आग्रह तपाईँलाई गरे के गर्नु तपाईँ मात्र कहाँ हो र यो संसारमा तपाईँ जस्तै अभागी माया प्रेमीहरू धेरै छन् भनेर चित्त बुझाउनुहोस् मन हलुका हुन्छ यादलाई हामीलाई पठाएर आफ्नो मनको पीडा कम गर्नुभयो जस्तो लाग्यो खुसी लाग्यो स्मारिकाजी राम्रोसँग दिनचार्यलाई बिताउँदै जानुहोला आगामी दिनमा पनि कार्यक्रम फेरि तिम्रो याद आयोलाई सम्झनुहोला माया गर्नुहोला कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव भने प्रतिक्रिया दिनुहोला आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो स्मारिकाजी तपाईँको याद मेटाउन कत्तिको सफल भएँ या त तपाईँको पुरानो यादलाई बल्झाइदिएँ जे गरे पनि मलाई लाग्छ केही मनको पीडा हलुका भयो होला आजको लागि भने कार्यक्रम फेरि तिम्रो याद आएको लागि छुट्याएको निर्धारित समय सिद्धिन लागेको जानकारी मैले पाएको छु आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया हामीलाई लेखेर पठाउनुहोला र तपाईँले आफ्नो जीवनमा भएका उताप चढावहरू उसको अनि उनको यादहरू लेखेर पठाउनुहोला जसको लागि कार्यक्रमको ठेगाना कार्यक्रम फेरि तिम्रो याद आयो रेडियो गोल्मे एकानब्बे दशमलव दुई मेगाहर्ज रेसुङ्गा नगरपालिका उपलोतम घाँस गोल्मे यो ठेगानामा पत्राचार गर्नुहोला तपाईँका चिठी पत्रहरू यति धेरै छन् ती चिठी पत्रहरूलाई कर्मैसँग कार्यक्रममा पालो दिँदै जानेछु यो कार्यक्रममा मेरो पत्र वाचन भएन भनेर दुःखी कति नहुनुहोला कार्यक्रम फेरि तिम्रो याद आयोका हरेक श्रृङ्खलाहरू सुन्दै गर्नुहोला एक न एक दिन तपाईँको पत्रले अवश्य पनि पालो पाउनेछ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई जानकारी गराउनको लागि तपाईँले भर्खरै अहिले कार्यक्रम सकिसके पछाडि हाम्रो फोन नम्बर शून्य उनासी पाँच बिस सात सय सैँतिसमा फोन गरेर पनि जानकारी गराउनुहोला कार्यक्रम सकाएर बाहिर निस्किसके पछाडि केही मात्रामा तपाईँका फोनहरू आए भने पनि आजको कार्यक्रम सफल भएको ठान्नेछु यति बोल्दा बोल्दै आजको लागि भने कार्यक्रमलाई छुट्याएको निर्धारित समय नितान्त सकिएको जानकारी मैले पाएको छु कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रियासहित तपाईँका यादहरूका पोकाहरू हामीलाई पठाउनुहोला कोसेलीहरू हामीलाई पठाउनुहोला दुखेका मनमा मलमपट्टि लगाउने प्रयास गर्नेछौँ प्रविधिबाट साथ दिनुभयो आत्मीय साथीहरू प्रकाश अनि प्रदीपलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँ श्रोता जसले रेडियो गुल्मे एकानब्बे दशमलव दुई मेगाज र इन्टरनेट अनलाइनमा W W W dot Gulmi today dot com W W W dot हाम्रो गोलमेल news dot com W W W dot गोलमे खबर dot com W W W dot सुनौलो संसार dot com W W W dot Gulmi times dot com त्यसै गरी फेसबुक पेजमा पल्लीकोट न्युज डट कम र नेपाली संसार रेडियो अस्ट्रेलियाबाट एकसाथ सुन्नुभयो तपाईँलाई हृदय त धेरै धेरै धन्यवाद दिन चाहन्छु र अर्को नयाँ श्रृङ्खलामा फेरि तपाईँका यादहरू मेटाउनको लागि फेरि तिनै यादहरूका कुराकानी गर्नको लागि अर्को साथीको पत्र बोकेर आउने बाचा गर्दै आजको कार्यक्रम फेरि तिम्रो याद आयो आयोबाट म तपाईँको सुख दुःखको साथी म तपाईँको हरपालको साथी महेश बोहर आस्पिन पनि तपाईँको यो समीपबाट यो साथबाट बिदा हुन चाहन्छु अलविदा